भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ त्यसै गरी एकल कविता वाचन अहिले उज्यालो अनलाइन डट कम र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि तपाईँ समक्ष प्रसारण भइरहेको छ आजको एकल कविता वाचनमा कविता वाचनका लागि मसँग केवल बिनावी हुनुहुन्छ कवि केवल बिनावी आजको हाम्रो एकल कविता वाचनका अतिथि हुनुहुन्छ उन्मुक्त पुस्ताका हुनुहुन्छ केवल विनावी उन्मुक्त पुस्ता जातीय वर्गीय क्षेत्रीय र अन्य कुनै पनि प्रकारको विभेद विरूद्ध सक्रिय छ रहनेछ लेखनका माध्यमबाट विभेद विरूद्ध बोल्नु मात्र नभई ती आवाजलाई बस्ती बस्तीमा पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ भनेर उहाँहरूको भर्खरै बजारमा आएको पुस्तक कविता संग्रह आफरमा लेखिएको सामग्री मैले तपाईँलाई प्रस्तुत गरे म कविबाटै यो बारेमा जानकारी लिन्छु कवि केवलजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद अच्युत सर तपाईँहरूले यो आफर निकाल्दाखेरि तपाईँहरू यो भित्रको सबै उन्मुक्त पुस्ताका साथीहरूको कविता छ यसमा होइन सबभन्दा पहिला त उन्मुक्त पुस्ता भनेको के हो बाटै जाउँ हामी उन्मुक्त पुस्ता एउटा युवाहरूको आगो कल्ने युवाहरूको एउटा साहित्यिक आन्दोलन हो र यो हामीले पोहोर संविधान दिवस अर्थात असोज तीन गते हामीले यो आन्दोलनको घोषणा गरेका हौं त्योभन्दा अगाडि पनि हामीले साहित्यिक आन्दोलन चलाइ नै रहेका थियौं र हामीले पोहोर संविधान जारी हुनु अगाडि बयालिस दिन लगभग काठमाडौँका विभिन्न सड़कमा चोकमा हामीले बयालिस दिनसम्म निरन्तर कविताहरू वाचन गर्यौं र यो समाजको पीड़मा पारिएको र चान्चुन तीन हजार वर्षदेखि पीड़मा रहेको दलित समुदायको दलित सौन्दर्यमा लेखेका कविताहरूलाई हामीले पोस्टरमा उतारेर यो शहरका गल्लीका भित्ता भित्ताहरूमा पनि राख्ने काम गर्यौं उन्मुक्त पुस्ता एउटा साहित्यिक आन्दोलन हो उन्मुक्त भन्ने भन्ने बित्तिकै मान्छेको चाहना नै स्वतन्त्र हुनु हो र स्वतन्त्र भन्ने बित्तिकै स्वच्छन्द होइन र एउटा विचारमा प्रगतिशील विचारमा सुन्दर वैज्ञानिक विचारमा रहेर समाजका विभेदहरूलाई बुझ्दै त्यस विषयमा साहित्य कला सिर्जना गर्ने समूह उन्मुक्त पुस्ता उन्मुक्त पुस्ता तपाईँहरूले खडा गरेको समूह मात्रै हो कि त्योभन्दा बाहिरको आगो ओकल्ने कविता लेख्ने कविहरू पनि उन्मुक्त पुस्तामा पर्छन् सही प्रश्न अहिले यो आफर कविता विमोचन भइसकेपछि र लगभग विभिन्न मिडियामा आइसकेपछि केही गुनासाहरू छन् मान्छेहरूका कतिपयले यसमा महिलाहरू हुनुहुन्न मधेसका हुनुहुन्न भन्ने प्रश्न पनि उठाउनु भएको छ र हामीले इतिहासलाई हेर्दाखेरि राजनीतिक होस् या साहित्यिक आन्दोलनलाई हेर्दाखेरि विगतमा पनि आन्दोलनहरू स्वतस्फूर्त हुन्छन् त्यो हुँदाहुँदै पनि त्यसका अभियन्ताहरू हुन्छन् कोही न कोहीले त्यसलाई सुरु सुरुवात गरेका हुन्छन् र हाल हामी आठजना साथीहरू छौं र आठजना होइन हामीले यो शुरूआत गर्दा हामी लगभग दसजना जति थियौं र एकजना पछि थपेर एघार एघारजना पनि बनाएको थियौं र यसका अभियन्ताहरू हामी भयौं नै निश्चित रूपमा हामीले यसलाई सुरुवात गर्यौं तर यस हामीले बोकेको मुद्दालाई हामीले दिन खोजेको एउटा विचारलाई जसले आत्मसात गर्नुहुन्छ जो यी मुद्दामा सहमत हुनुहुन्छ उहाँहरू सबै उन्मुक्त पुस्ताको सहयात्री बन्न सक्नुहुन्छ पुस्तामा आउनुभयो उहाँहरू होइन अब एउटा कविता सुनौ अनि यो कुरा अरू गरौँला हामी पहिलो कविता तपाईँ कुन सुनाउनुहुन्छ छोइडुम छोइडुम हजुर यो कविता लगभग केही आफ्नो अनुभूति बढी छ र यो समाजको दर्पण पनि हो कविताको शीर्षक छ छोइडुङ फिजाएर भारी डिका कैँची चक्र इन्ची लिएर एक मुटुरो कपडा वा रहनुहुन्थ्यो आकारविहीन आकृतिहरूमा म सोच्थे सायद भा इन्जिनियर हुन् फिजाएर फलेकभरि डिका कैंची चक र इन्ची टेप लिएर एक मुटुरो कपडा वा घोत्ली रहनुहुन्थ्यो आकारविहीन आकृतिहरूमा म सोच्थे सायद बा इन्जिनियर हुन् ढल्कदै जाँदा बालापन म सोध्ने गर्थे बा किन छुइडुम खेल्दा म डुम बनेकै बखत खितका छाडी छाडी हाँस्छन् साथीहरू किन अक्षरहरूको वर्णमालामा द वर्णमै अनायासै दब्ने गर्छन् मेरा स्वरहरू म सोध्ने गर्थे बालाई म सोध्ने गर्थे बा किन मेरै उमेरको काजीको छोरो तिमी भनेर बोलाउँछ तपाईलाई र किन मलाई देखेर साइत परेको भन्छन् उमा गाउँका म सोध्ने गर्थे बालाई बग्दै जाँदा जीवनको नदी खुम्चिएपछि आफ्नै मनको आकाश मनसाएर देउरालीमा ढुङ्गो फालेको हुँ आफ्नै बस्तीतिर र पसेको हुँ यो अन्जान सहर बस एक अघोषित अनागरिक तर वर्षौं पश्चात आज तर वर्षौं पश्चात आज खुब याद आइरहेछ बाको उभिएको छु त्यही कटघरामा प्रश्न सोधिरहेछ नभो छोरी बाबा किन सियोकै सियो कविता पढ्दै गर्दा पुलुक्क मैतिर हेर्छन् साथीहरू किन तुलसीको मठ छेउ खेल्दै गर्दा बेसरी रिसाउँछन् घरबेटी बार आमा प्रश्न सोधिरहेछिन् अभो छोरी प्रश्न सोधिरहेछिन् अभो छोरी बाबा किन यिनीहरू त त्यस्तो देखिन्नन् भन्छन् ओल्लो पल्लो कोठाका आन्टीहरू भएका किन प्राय मलाई नै भुल्ने गर्छन् जन्मदिनमा मेरा साथीहरू प्रश्न सोधिरहेछिन् अब छोरी म निशब्द निहालिरहेछु निर्दोष मस्तिष्कहरूमा चल्दै गरेको रक्तपात र सोचिरहेछु यी कलिला हातहरूमा राज्य कलम थमाउँछ या हतियार बा बडा गजब छोइडुम कविता होइन तपाईँले वाचन गरेर सिताउनु पर्यो अन्तिम वाक्यले त अझ पञ्च लाइन यी कलिला हातहरूमा राज्य कलम थमाउँछ या हतियार सोचिरहेछु तपाईँको यो कविता मेरो बुझाइ गलत छैन भने दलित भनेर छुवाछुत गर्नुहुन्न भन्ने कुरा आइसकेर अनि शिक्षित भइसकेपछि बाहिर एउटा व्यवहार भित्र एउटा व्यवहार गर्नेहरूको जमातलाई लेखिएको त्यति बेलाको प्रतिनिधित्व गर्ने कविता हो यो सरले भनेको ठ्याक्कै त्यति मात्रै पनि होइन यो विशेषतः बाल मनोविज्ञान सँग जोडिएको कविता हो शिक्षित अशिक्षित त्यो आफ्नो बाटो छ चाहे त्यो शिक्षित होस् या अशिक्षित होस् लगभग शिक्षितले पनि विभेद गरेकै छ विशेषतः यो जाति विभेद जुन छ यो एकजना साथीले भनेको सम्झेँ मैले क्यान्सरकै रूपमा यो समाजमा व्याप्त छ शिक्षितहरूले पनि लगभग त्यस्तै व्यवहार छ अशिक्षितहरूको पनि त्यस्तै व्यवहार छ म त अझै कतिपय सन्दर्भमा त शिक्षित भन्दा पनि अशिक्षितहरू यसमा बढ़ी हार्दिक भएको देख्छु विशेषतः लगभग यो मेरो थोरै यसमा अनुभूति छ मैले पहिले पनि राखेको थिएँ म गाउँमा थिएँ गाउँबाट शहर पसेँ सहरमा आज बसिरहेछु एकचोटिको एउटा सानो घटना छ टियुको एकजना लेक्चर हुनुहुन्थ्यो उहाँको घरमा म कोठा माग्न गएँ पाँच छ वर्ष अगाडिको कुरो हो मलाई देख्नुभयो श्रीमतीलाई देख्नुभयो हामीलाई खै अब उहाँले के सोच्नुभयो तपाईँहरूको जोडी यस्तो भनेर आदि इत्यादि प्रशंसा पनि गर्नुभयो र हामीले दुईटा कोठाको कुरा थियो त्यति बेला हामीले भन्यौं हामीलाई तपाईँको घरमा यो दुईटा कोठा कोठा चित्त बुझियो उहाँले एकदमै हार्दिकताका साथ चिया पनि ल्याउनुभयो र होइन चिया ल्याइसकेपछि हामीले चिया पियौं र पछि मैले के सोचेँ भन्दाखेरि कतै भोलि उहाँहरूलाई अप्ठ्यारो त हुने होइन कि अब म त यो घरमा बस्छु म आफ्नो जात लुकाएर त बस्ने मान्छे कदापि होइन त्यसपछि मैले चिया पिउँदै गर्दा मैले के भने भन्दाखेरि सर हामी यो थरका हौ हामी अछुत हौ ठ्याक्कै मैले अछुत हौ त भनेन तपाईँहरूलाई केही यसमा ऊ छ भन्दाखेरि उहाँको अनुहार एक्कासी उहाँको अनुहार भनौँ त यति फरक भयो कि उहाँले त्यसपछि म एकचोटि छोरालाई सोध्छु नि भन्नुभयो त्यसपछि फोन आएन आफै सोच्नुहोस् यो समाज कहाँ छ र लगभग यसमै आधारित हो र मेरो छोरीको अनुभूति मेरो अनुभूति र यसमा बाको अनुभूति लगभग चाहन्छुन् नाइन्टी नै यो अनुभूति गर्दै हामी आउनु परेको छ भन्ने खालको तपाईँको भनाइ यो अनि उन्मुक्त पुस्ता तपाईँहरूले बटुल्दाखेरि चाहिँ भनौँ न दलित गैर दलित कथित उपल्लो जाति सबै समावेश हुनुभएको छ यसमा होइन तपाईँहरूको यो समावेशीकरण अथवा यो जोड्ने काम चाहिँ कसले गर्यो कसरी सुरु भयो यो खासमा हामीले दुई वर्ष अगाडि अझै त्योभन्दा पनि तीन वर्ष अगाडि हामी लगभग काव्य शिविरको नाममा हामीले साहित्यिक आन्दोलन चलाएको काव्य शिविरमा हामी दस जना साथीहरू थियौँ र काव्य शिविरले पनि देशका विभिन्न ठाउँमा गएर कार्यक्रम गर्यो त्यही सन्दर्भमा मैले प्रकाश कुरा गाएँ जो नयाँ पत्रिकामा पनि हुनुहुन्छ त्योभन्दा अगाडि मेरो चिना जान्थेन त्यस्तो एउटा सम्भावना बोकेको साथी र एउटा कविलाई भेट्ने अवसर मिल्यो त्यस्तै भन्दा अगाडिदेखि नै हामी एउटा राजनीतिक आन्दोलनमा सँगै भएका साथीहरू माधव अटल जो साँच्चीकै आफ्नो विचारमा एकदमै स्पष्ट हुनुहुन्छ त्यो हाम्रो राजनीतिक आन्दोलनकै क्रममा हामी भेटियौँ त्यस्तै मुक्तान थेवा जसलाई तपाईँले अर्कै नाम भनेर चिन्नुहुन्छ उहाँ पनि राजनीतिक आन्दोलनमा जेल जीवन बिताइसक्नु भएको साथी हो उहाँलाई पनि लगभग हामीले काव्य शिविर गठन गरिसकेपछि हामीले काव्य शिविर गठन भइसकेपछि हाम्रो साहित्यिक आन्दोलनमा उहाँलाई पनि भेटियो त्यस्तै केशव सिलवाल जो हुनुहुन्छ उहाँ लगभग नाम चलेकै कवि हुनुहुन्छ त्यस्तै राजु सान्ताङ केशरी अम्गाई हरिशरण परियार र यी साथीहरूको हाम्रो एक किसिमको साहित्यिक आन्दोलनमै एउटा संयोग बन्यो र एक किसिमको हार्दिकता बन्यो र त्यही संगतलाई नाम दियौँ त्यही संगतलाई हामीले नाम दियौँ र छुटाउन नमिल्ने नामहरूको कला अनुरागी हो जो आत्मीय मित्र पनि हुनुहुन्छ उहाँ पनि हामीसँग हुनुहुन्थ्यो उन्मुक्त पुस्तामा काव्य शिविरदेखि उन्मुक्त पुस्ता गठन गर्नसम्म सँगै थियौँ र हाल उहाँको स्वेच्छाले उहाँ हुनुहुन्न एकदमै छोटकरीमा सुनाउन अचेल उन्मुक्त पुस्ताले गरिरहेको छ चाहिँ के आजकल नियमित कार्यक्रम छ कि भन्न खोजे नियमित लगभग मैले भनिहालेँ संविधान घोषणा हुनु अगाडिको एउटा पुस्तक कविता अभियान बयालिस दिनको त्यो श्रृङ्खला त निरन्तर चलि नै चल्यो नै त्यसपछि हामीले आन्दोलन नै घोषणा गर्यौं संविधान घोषणा भयो संविधान घोषणा हुँदाहुँदै पनि यो संविधानले त्यो पीडमा बसेका मान्छेहरूलाई युगौंदेखि त्यो दलनमा रहेका मान्छेहरूलाई चाहे वर्गीय रूपले होस् चाहे जातीय रूपले होस् चाहे लिङ्गीय रूपले होस् चाहे क्षेत्रीय क्षेत्रीय रूपले होस् त्यो उत्पीडनमा परेका मान्छेहरूका मुद्दालाई हाम्रो जुन आन्दोलन जुन आँधी चलेको थियो जुन जनयुद्ध चल्यो जुन मधेस आन्दोलन चल्यो त्यसको जुन ऊर्जा थियो त्यो ऊर्जा अनुसार यसले सम्बोधन गर्न सकेन र अझै पनि केही कुराहरू छन् है त्यसका सीमा छन् भनेर हामीले त्यही दिन नै हामीले उन्मुक्त आन्दोलनको घोषणा गरेका हौं र त्यसपछि हामीले आन्दोलन भन्ने बित्तिकै यो सधैँ सड़कमा हुने कुरो हुँदैन कविहरू सधैँ प्रतिपक्षमा हुन्छन् पर्दा त आफ्नै विरूद्धमा पनि लेख्नुपर्छ कविले भनेछौँ र जुन अहिले राजनीतिक आन्दोलनमा छु जुन पार्टीमा म छु म आफ्नै पार्टीभित्र पनि एउटा प्रतिपक्ष जस्तो छु भनेपछि त्यसपछि हामीले लेख्न पर्छ यी मुद्दाहरू अब सड़कमा मात्र रहेर हुँदैन लेखन गरिसकेपछि एउटा कृति आओस् भन्ने हाम्रो दस्तावेजीकरणको रूपमा हामीले आफर निकाल्यौं र आफर पश्चात अब हामी नियमित कार्यक्रममा छौं महिनाको एक दिन हामीले गर्छौ र अस्ति पनि प्रज्ञाले गरेको राष्ट्रिय कविता महोत्सव जुन थियो त्यसको जुन त्यसमा उठेका विवादका विरूद्धमा पनि हामीले कविता वाचन गरौँ सड़कमा र अब हामी देशका विभिन्न तपाईँहरूको कविता चाहिँ अहिले महिनै पछि हुने कार्यक्रम चाहिँ कहाँ भइरहेको छ त महिनै फिक्स ठाउँ छ अहिलेलाई फिक्स ठाउँ छैन हाम्रो हामी पर्दाखेरि रत्न पार्कमा पनि भेटिन्छ अनि तपाईँहरूको कहाँ हुँदैछ भन्ने थाहा पाउनु पर्यो कसैले भने रेडियो सुनिरहनु भएको साथीहरू आउन चाहनुभयो भने कहाँ आउनु पर्यो कसरी थाहा पाउनु मासिक कार्यक्रम अब हामी सुरु गर्ने पक्षमा छौँ पछिको भेटमा अरू साथीहरू पनि तपाईँसँग यसरी सम्पर्क जोडिँदाखेरि त्यति बेला हामी खबर गराउन कवि केवल बिनाबीसँग छु म आज कुराकानी गरिरहेका छौँ हामी एकल कविता वाचनमा उज्यालो रेडियो नेटवर्कमा यो कार्यक्रम तपाईँ हरेक शनिबार राति सवा नौ बजेदेखि दस बजेसम्म सुन्न सक्नुहुन्छ केवलजी अब अर्को कविता कवितामा जाउँ हामीले कुराकानी धेरै गर्यौँ <laughs> पक्का पनि कविताको शीर्षक छ यादहरूको संग्रहालय मैले मेरै भाको अनुहार कुदेको हुँ ढुङ्गामा र पठाएको हुँ तिम्रो मन्दिरभित्र तिमीले वर्षौंदेखि महादेव मानेरै पुजिरह्यौ मैले मेरै भागको अनुहार कुदेको हुँ त्यो ढुङ्गामा र पठाएको हुँ तिम्रो मन्दिरभित्र तिमीले वर्षौंदेखि महादेव मानेरै पुजिरह्यौ मेरी आमाको मृत्यु पश्चात कुनामा थन्किएको कोपरा कुच्यारै बनाएको हुँ गजुर जसमा चढाइरहेछौ फूल जुगाउँदेखि मेरी जहानको रजमा रंगिएको रातो पेटीकोट काटेरै सिलाएको हुँ धोजा, जुन फहराइरहेछ ठिक तिम्रो शिरमाथि आफ्नो सम्भोगको स्मरण गर्दै कुदेको हुँ ती डुडालमा कामुक आकृतिहरू जसलाई चुम्ने गर्छौ तिमी निधारले हर बिहान यी आँखाको पानी निखारेरै सजाएको हुँ ती सुन्दर आँखी झ्यालहरू यी आँखाको पानी निखारेरै सजाएको हुँ ती सुन्दर आँखी झ्यालहरू आँखा डुलाएर हेर पुजारी जहाँ पोथीको छ मेरो पसिनाको रङ तिम्रो सत्ताले झोसेपछि मेरो झुपडीमा आगो तिम्रो सत्ताले झोसेपछि मेरो झुपडीमा आगो जिउँदै जलाएपछि मेरो जहान परिवार खरानी बनाएपछि मेरो सुन्दर संसार पिएरै धाउने गरेको छु हर साँझ मेरा यादहरूको संग्रहालय जसलाई तिमी मन्दिर भन्छौ हिम्मत गर पुजारी सक्छौ भने भत्काऊ मेरा यादहरूको संग्रहालय के थियो शीर्षक यादहरूको संग्रह एउटा राम्रो कविता केवल बिनाविजी तपाईँको कविताले त मन्त्रमुग्ध बनाउँदैछ अब मलाई कुराकानी छुट्याउनु मन लाग्यो <laughs> अर्को कवितामा लगिहाल्छु कुन सुनाउने अब अब मैले सुनाउने कविता वर्जित धरती वर्जित धरती जब म पल्टाउँछु भूगोलको मानचित्र र कोरिएका देख्छु असंख्य रेखाहरू मेरो गोल मथिङ्गल वरिपरि फन फनी घुमिरहन्छ एउटै प्रश्न आखिर किन गर्दैछन् प्लटिङ यो सुन्दर धराको छातीमा सागुरिँदैछन् दिनानुदिन आफ्नै परिधिमा मान्छेहरू जब म पल्टाउँछु इतिहासका पानाहरू र अग्लिएका देख्छु विभेदका पर्खालहरू सोध्न मन लाग्छ आरडी पिथिकसका अस्ति पञ्जरहरूसँग आखिर के थियो उनको जात धर्म वर्णयावाद जब म देख्छु सगरमाथाको आँगनमा समर मनाइरहेका एक खोल साइबेरियन चराहरू र छुन्छु सागरको शीत उनेर सगर चुम्न उडेका वैशालु बादलका भुवाहरू मलाई पनि भुल्न मन लाग्छ मायामे बीचका छालहरूसँगै अनि फुल्न मन लाग्छ भर्जिनियाका भ्यालीहरूमा लाली गुराजसँगै र डुल्न मन लाग्छ ढोकोमा हिउँका डल्लाहरू बोकेर मरूभूमिका उठ गोठालाहरूसँगै तर घृणा लाग्छ मानव निर्मित साधहरूसँग र सोध्छु किन वर्जित छ धरती धरतीबाटै किन वर्जित छ मान्छे मान्छेबाटै ए मानव किन यो आकाश उत्सर्जित आँसु रोइरहेछ किन यो धरती रगतका आहालमा अनुहार धोइरहेछ सक्छु भने लगाऊ साँध र रोक आकाशमा पोखिएका युरेनियम र मिथेनका झोलहरू सक्छु भने बनाऊ बाँध यो विशाल धराको छातीमा र रोक समयका बलवान छालहरू सक्छु भने धुजा धुजा बनाऊ यो सगर यो सागर यो चन्द्र यो सूर्य र झुण्डाउ एक टुक्रा आकाश म बाँकी आकाश ओढेरै सही गुनगुनाइरहनेछु वर्जित धरतीका गीतहरू म भाकी आकाश ओढेरै सही गुनगुनाइरहनेछु वर्जित धरतीका गीतहरू धेरै सुन्दर धेरै मिठो कविता हामीले केवल बिनाबीका कविता सुनिरहेका छौँ मलाई तपाईँहरूको यो संयुक्त कविता संग्रह छ नि जुन आफर उन्मुक्त पुस्ताको संयुक्त कविता संग्रह यो आफरको मिनिङ हुन्छ नि माने जान्न मन लागिरह्यो के हुन्छ आफरको अर्थ आफर एउटा इतिहास हो यो मानव समाजको आधारभूत आधार हो आफर आफरको ठ्याक्कै अर्थ सुदूरपश्चिममा र मध्यपश्चिममा आफर भन्ने बित्तिकै मान्छेले ठ्याक्कै बुझी पनि हाल्छन् र विशेषतः सुदूरपश्चिम जहाँ बझाङमा आफर भनेको कामी लोहारले औजारहरू अर्जाप्ने ठाउँ हो ए ए यतातिर चाहिँ आरन भनिन्छ मलाई यो शब्द थाहा थिएन आफर यो आफर पक्कै पनि खासमा यो राज्यको विस्तार जसरी भयो भाषाको विस्तार जसरी भयो अहिले मैले प्रज्ञामा केही प्राज्ञहरूसँग कुरा गर्दा आफरलाई भाषिका भनेर परिभाषित पनि गर्नुभयो र अहिलेको प्रज्ञाले निकालेको शब्दकोशमा यो आफर भन्ने शब्द रहेनछ आरन रहेछ तर आरन आफरबाट बनेको शब्द हो अपभ्रंश भएर त्यो बन्यो हो र हाम्रो सुदूरपश्चिममा आफर भन्ने बित्तिकै सबैले बुझ्छन् आगो अकल्ने कविहरू भन्नुहुन्थ्यो आगो बन्ने ठाउँ रहेछ आफर पनि हो पक्कै पनि हुरहुरी सबभन्दा तेजिलो आगो बल्ने ठाउँ हामी कुराकानीको क्रम जारी राख्छौं उज्यालो रेडियो नेटवर्कमा हुनुहुन्छ तपाईँ कवि केवल विनावी हामीसँग हुनुहुन्छ उन्मुक्त पुस्ताका एक सदस्य उन्मुक्त पुस्ताका अरू सदस्यहरूको नाम उहाँले अघि लिनु पनि भयो हामी कार्यक्रमको बीचमा अरू नाम लिँदै पनि जान्छौं आफर कविता संग्रह उहाँहरूको भर्खरै बजारमा आएको छ कसैले यो कविता संग्रह किन्न चाह्यो भने कहाँ भेटाउँछ यो समता बुक्सले बजारमा ल्याएको हो किन्नकै लागि समता बुक्सले आफ्नो डिस्ट्रिब्युटर साङ्ग्रिला बुक्स जुन रत्नपा रत्न भ्रिकुटी मण्डपमा छ त्यहाँ भेटिन्छ त्यस्तै Thewa books and stationery Balaju by Balaju चोकमा हाम्रै एकजना अभियन्ता हुनुहुन्छ कवि हुनुहुन्छ मुक्तान थेवा त्यहाँ पनि पाउन सकिन्छ र त्यस्तै अब फिनिक्ससँग पनि एउटा सम्झौता हुँदैछ भन्ने मैले सुनेको थिएँ अहिलेलाई ती ठाउँहरूमा पाइन्छ हजुर त्यो ठाउँमा पाइन्छ हामी केवल बिनाबीसँगको कुराकानी र अरू कविता लिएर केही बेरमा आउँछौं उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाई अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ हामी एकल कविता वाचनमा आज कवि केवल बिनावीसँग कुराकानी गर्दै उहाँका कविताहरू सुनिरहेका छौं केवलजी तपाईँलाई फेरि स्वागत छ हजुर फेरि पनि धन्यवाद सर बडा मिठो मिठो कविता सुनिरहेका छौँ हामी आज तपाईँसँग कुरा गरौँ कि कविता सुनौ म दुविधामा परिरहेको छु योभन्दा अगाडि पनि हामीले उन्मुक्त पुस्ताका कवि प्रकाश गोरागाईलाई एकल कविता वाचनमा ल्याइसकेका छौँ दोस्रोमा आज तपाईँलाई ल्याउँदैछौँ क्रमिक रूपमा हामीले पालो दिँदै जान्छौँ उन्मुक्त पुस्ताका अरू कविहरूलाई पनि यस्तो आगो कल्ने कविहरूलाई छोड्नुहुन्न त्यो त हाम्रो कहिलेकाहीँ आफर हाम्रो कार्यक्रमभित्र पनि जमाउनुपर्छ अब मैले आफरको शब्द बुझेपछि सही वाक्य प्रयोग गरेँ कि जस्तो लाग्छ कुरालाई अगाडि बढाउनुभन्दा अगाडि म अलिक धेरै कविता अटाउन खोजिरहेको छु एउटा कविताबाटै जाउँ हामी कुन सुनाउनुहुन्छ अब अर्को कविता झण्डाको खेती झण्डाको खेती जीवनको उत्तरार्धमा आज झलझली सम्झिरहेछु आफैले तुनेका हजारौं हजार झण्डाहरू र झण्डाभित्रका हजारौं हजार झुण्डहरू जीवनको उत्तरार्धमा आज झलझली सम्झिरहेछु आफैले तुनेका हजारौं हजार झण्डाहरू र झण्डा भित्रका हजारौं हजार झुण्डहरू यो पृथ्वीलाई लट्टाई बनाएर बेरेको भए आफैले तुनेको धागो र चंगा जस्तै उडाएको भए यो चन्द्र सूर्य अंकित झण्डा नापी सक्थ्यो सायद चन्द्र र सूर्यकै दूरी यी झण्डामा पोतिएको रातो रंग पोतेको भए धरतीभरि फेरि सक्थ्यो सायद पृथ्वीको रंग अर्थात यो आकाशको निलो रंग मैले तुनेका झण्डाको वस्त्र बनाएर बाँडेको भए ढाकी सक्थ्यो सायद हजारौं हजारको नाङ्गाङ म सम्झिरहेछु जीवनको अन्तिम समयमा जसले ओढेर गयो चन्द्र सूर्य अंकित झण्डा भनेको थियो ढुक्कलदाई दाई च्यातिदेव भयो यो राजा महाराजाको झण्डा सिलाउनु पर्छ अब हाम्रो चार तारे झण्डा अह फेरिएन मेरो जीवनको रङ एक दिन मेरो आँगनमा उभिए मुठी कसेका मान्छेहरू र भने चार तारा जान मारा सिलाउनु पर्छ अब विश्व सर्वहाराको झण्डा च्यातेर हजारौं सपनाहरू वर्षौं वर्ष सिलाइरहे झुण्ड झुण्डका झण्डाहरू जाति जातिका झण्डाहरू धर्म धर्मका झण्डाहरू व्यक्ति व्यक्तिका झण्डाहरू रंग रंगका झण्डाहरू तर आजकल निधाउन सकेको छुइन फिटिक्कै भन्नेले त ढोक्कल बहुलाएछ भन्लान् भन्नेले त सानी जात ठुली बात पनि भन्लान् तर अफसोस सोचिरहन्छु किन सत्ताको सोपानमा चढ्दै गरेका हरेक झण्डामा लतपतिएको देख्छु शहीदको आलो रगत र सिंहासनमा विराजमान देख्छु लिण्डोकको सक्लो आकृति बडा गम्भीर कविता तपाईँको सुदूरपश्चिम अघि एक ठाउँमा <clears throat> भन्नुभयो तपाईँले बजाङ कि कता भन्नु होइन घर त्यहाँ भन्ने त थाहा भयो तर व्यक्तिगत अरू कुराकानी थाहा भएन के गर्नुहुन्छ कविता लेख्ने बाहेक हाम्रोमा कविता प्राय पार्ट टाइम चल्छ त्यो भएर सोधे <laughs> हो मेरो पनि यो पार्ट टाइम म सबै कुरामा पार्ट टाइम छु खासै म पढाउँछु अध्यापन गराउँछु काठमाडौँमा बाँच्नको लागि केही पार्ट टाइम टिचिङ गर्छु कलेजहरूतिर कविताको चेतना तपाईँलाई कहिलेदेखि बस्यो एकदम रस बस्ने गरी रस बस्ने गरी कविता म अलिक सानैदेखि लेख्थेँ कविता भन्दा नि म अलिक बढी गीत लेख्ने मान्छे गीत गाउने मान्छे र बच्चामै बुवा शिक्षक हुनुहुन्छ अहिले पनि उहाँले लेख्नुहुन्थ्यो खासमा र कविता लेख्नुहुन्थ्यो गीत लेख्नुहुन्थ्यो र स्कुलका सबै बाजाहरू हाम्रो घरमा हुन्थ्यो किनकि स्कुलमा चोरी हुन्थ्यो हार्मोनियमदेखि मादलहरू र त्यहीदेखि मेरो एउटा भनौँ त जीवनको साङ्गीतिक माहौल होस् या काव्यिक चेत होस् त्यो त्यति बेला सुरु भएको हो र त्यसपछि म सुदूरपश्चिमबाट छानिएर काठमाडौँमा बुढानीगढ स्कुलमा पढ्न आएँ र त्यो मेरो लागि ठुलो अवसरको कुरा थियो पाउनु पाउनुभयो मैले स्कलरसिपमा त्यहाँ पढेको हुँ र सुदूरपश्चिममा तिनजना मध्ये म छानिएको थिएँ दुई हजार उन्चास सालमा र बुढानीगढ स्कुल भनेको त यत्रो ठुलो महासागर हो कि जहाँ जो मान्छे गएर जति पनि उगाउनु मिल्छ त्यो एउटा नेपालभित्र पनि एउटा नेपाल हो जहाँ विभिन्न ठाउँका विभिन्न वर्गका विद्यार्थीहरू त्यहाँ पढ्छन् र मैले त्यहाँ राम थापा सर जो बितिसक्नुभयो सङ्गीतमा ठुलो एउटा चर्चित नाम हो उहाँसँग पनि मैले गिटार बजाउने अथवा आफ्ना रचनाहरूलाई अलिक निखार्ने मौका पाएको थिएँ र त्यही हुँदाखेरि माहौल नै त्यस्तो थियो क्रिएटिभिटीको तर जुन तपाईँले रस बस्ने कुरा गर्नुभयो लगभग फिफ्टी नाइन अगाडि मैले लेखेका कविता मैले लेखेका गीतहरू नितान्त फरक छन् जब मैले यो समाजलाई अलिक सूक्ष्म तरिकाले नजिकबाट पर्गेल्ने अथवा छाम्ने अवसर पाएँ जनयुद्ध चलि नै रहेको थियो लगभग मेरो घर फिफ्टी एट साल दुई हजार अन्ठाउन्न सालमा जलाएको थिए र पुवालाई सुरुमा बेपत्ता र त्यसपछि दुई वर्षको लागि भनौँ त राजनीतिक मुद्दा लगाएर राज्यले उहाँलाई माओवादीको आरोपमा थुनेको थियो र त्यति बेला माओवादी भन्दा पनि देशद्रोही भनेर थुनेको थियो र त्यही क्रममा म बजाङ जाँदाखेरि देशलाई धेरै धेरै चिन्ने मौका पाएँ र आएपछि आफैले लेखेका कुराहरूप्रति त्यति चित्त बुझेन र मैले जनताका कुरा लेख्नुपर्छ र यो आन्दोलनमा म रहनुपर्छ भनेर मैले साँच्चीकै वर्गीय रूपले लेख्न थालेको दुई हजार साठी पछि मात्र हो त्यो अगाडि म एकदमै उन्मुक्त अहिलेको तरिकाको उन्मुक्त होइन कि अलिक बढी नै स्वतन्त्र भएर लेख्ने गर्थे र धेरैजसो प्रेमका कुराहरू हुन्थे मेरा कविता र गीतमा त्यसपछि प्रेमलाई छोडेर अरू कुरामा आयो प्रेम त निरन्तर रहिरहन्छ तर त्यसपछि चाहिँ मैले सँगसँगै अरूलाई पनि ल्याइयो अरूलाई पनि ल्याइयो म फेरि कवितातर्फै मोड्छु तपाईँलाई अब कुन कविता सुनाउनुहुन्छ केवलजी अब मैले सुनाउने कविता शुद्र सम्भुक. इतिहासको ऐना अगाडि उभिएर पहिल्याउन खोज्दा आफ्नै अनुहार उभिएको देख्छु एक शिर बिना केती र देख्छु दरबारमा टल्किएको तिम्रो अनुहार हो राम म उही शुद्र सम्भुक, तिम्रो राम राज्यको एक अछुत इतिहासको ऐना अगाडि उभिएर पहिल्याउन खोज्दा आफ्नै अनुहार उभिएको देख्छु एक शिर भिन आकृति र देख्छु तरबारमा टल्किएको तिम्रो अनुहार हो राम म उही शूद्र सम्भव मानव वंश वृक्षमा एउटा अनुहार तिमी मानव वंश वृक्षकै एउटा अनुहारमा पनि हेर त उस्तै लाम्चो नाक उस्तै उस्तै आँखा आँखामा उस्तै सपना अनि उस्तै उस्तै बुनोट आखिर किन वेद पढ्न हुँदैन शूद्रले आखिर किन वेद सुन्न हुँदैन शूद्रले आखिर किन जीवन हुँदैन शूद्रको हो राम म उही शूद्र सम्भव तिम्रो राम राज्यको एक अछुत गुरु दोडचारेको कमण्डलुको पीबाट तप तप्किरहेको एकलव्यको आलो रगतले आखिर कहिलेसम्म गाइरहन सक्छ गुरूभक्तिको गीत आखिर कहिलेसम्म औला रहन्छन् एकलव्यहरू र प्रथम घोषित भइरहन्छन् अर्जुनहरू हो राम म उही सूत्र सम्भोग निहालिरहेछु मेरा पुर्खाका मलिन अनुहारहरू वेदमा बयान गरिए झै झुट नै सही मानौ तिम्रा पुर्खाहरू काँधबाटै जन्मिएछन् रे मेरा पुर्खाहरू पाउबाटै जन्मिएछन् रे तर अफसोस तिम्री आमा र मेरी आमाको उस्तै अंगबाट जन्मिएका हामी आखिर किन तिमी जस्तै म अछुत र म जस्तै तिमी छुत हो राम म उही शूद्र सम्भुक तिम्रो राम राज्यको एक अछुत सम्भुकको अर्थ के हुन्छ <clears throat> तपाईँले सही ठाउँमा प्रश्न सोध्नुभयो चिस सर खासमा अहिलेको पुस्तालाई मेरो जेनेरेसन अथवा मेरो पिढ़ीका लागि शुद्र सम्भुक भनेको के हो भन्ने त्यो बिम्ब या त्यो ऐतिहासिक पात्र थाहा नहुन सक्छ छोटकरीमा राम राज्य जुन छ राम राज्यमा हामी राम राज्य भन्ने बित्तिकै सबै कुरा मिलेको भन्छौं तर त्यो पनि खाली के हो त भन्दाखेरि एउटा हल्ला हो र त्यो नितान्त जानी जानी सत्ताले फिजाएको एक किसिमको भ्रम पनि हो र त्यही सत्तामा एकजना अछुत हुन्छन् शूद्र शम्भुको उहाँको नाम उहाँ तपस्वी हुनुहुन्थ्यो उहाँ तपस्या गर्न चाहनुहुन्थ्यो उहाँ ज्ञान भनौँ त तपस्या भन्नाले उहाँ पनि ज्ञान आर्जन गर्न चाहनुहुन्थ्यो त्यो समयमा वर्जित थियो शूद्रहरूले पढ्नु भनेको वर्जित थियो पढ्दा कि सुन्दा पनि सुन्यो भने वेदमै लेखिएको छ मनुस्मृतिमा तपाईँको शूद्रले पढेको सुन्यो भने कानमा सिसा पगालेर हाल्नुहोस् यदि उसले पढ्यो भने उसको जिउरो काट्नुहोस् र केही कुरा कण्ठस्थ सुना भने शिर छेदन गर्नुहोस् भनिएको छ अझै पनि त्यो छ र त्यसपछि शूद्र सम्भुकको शिरछेदन गरिन्छ र रामको तरबारबाट मायामी तरबारबाट सम्भुकको शिरको छेदन हुन्छ त्यही बिम्बमा तपाईँले कवितामा त्यही बिम्ब ल्याउनु भयो मैले चासो राखेर कुरा सोध्नलाई पनि एकदम जिज्ञासा छ मेरो तर कवितामा पनि लैजान्छु तपाईँ बजाङबाट यसरी चाहिँ भनौँ छानिएर आएँ तिनजना मात्रै थियौँ हामी अगाडि बढ्दा भन्नुभयो होइन तपाईँलाई अब कति दलित भइकन पनि सङ्घर्ष गरेर अगाडि आउनलाई गाह्रो परेन मतलब हामी सुदूरपश्चिम यसै पनि पिछडिएको झन बढी दलितहरू महिलाहरूको अवस्था चाहिँ झन पिछडिएको छ भन्ने खालको कुराहरू पढिरहेका छौँ बुझिरहेका छौं त्यो नेपालको यथार्थ पनि छ तपाईँले त्यस्तोमा चाहिँ कसरी संघर्ष गरेर अगाडि बढ्नुभयो अब नेपाल आफैमा विश्वको गरीब राष्ट्रको सूचीमा छ हामी तेस्रो मुलुकका नागरिक हौ र बझाङ अथवा कर्णाली यो नेपालबाट काठमाडौँबाट धेरै पर त्यस्तै गरीब गरीब जिल्लाहरूको एउटा झुण्डमा बझाङ पनि पर्छ र बझाङमा मेरो अनुभूति दुइटै छ मैले मेरो बुवाहरूले पढ्न पाउनुभयो पढ्नुभयो आफै शिक्षक हुनुभयो मैले पनि पढ्न पाएँ र मेरो यो पढाइको सिलसिलामा अथवा म अगाडि बढ्ने क्रममा मेरो स्ट्रगल अलिक कम छ अरू दलितको भन्दा त्यहाँ भएका दलितहरूको भन्दा मेरो कम हुन सक्छ तर जुन भोगाई छ जुन समाजले गरेको विभेद छ त्यो समान छ फेरि पनि तपाईँ त्यसैलाई प्रतिनिधित्व गरिरहनु भएको छ म मेरै सन्दर्भमा त मैले त त्यो विभेद त स्कुलमा पढ्दासम्म मैले भोगिनँ यहाँ काठमाडौँमा भलै बजाङमा मैले भोगेको यो स्कुलमा मेरो रोल नम्बर थाहा छ मेरो नाम थाहा छ मेरा साथीहरूलाई मेरा सिनियरलाई मेरा टिचरहरूलाई यसको जात के हो भन्ने जात नलेखिने स्कुल हो त्यो र त्यहाँ राजाका छोरा पढ्नुहुन्थ्यो त्यति बेला निराजन पढ्नुहुन्थ्यो त्योभन्दा पहिला पार युवराज पारस त्यसपछि युवराज दिपेन्द्र पनि त्यही पढ्नुभयो त्यहाँ मान्छेको जात अथवा त्यो उसको वर्ग के हो त्यसको प्रतिनिधित्व थिएन त्यहाँ सिर्फ एउटा मान्छे हुन्थ्यो र म त्यसरी एउटा मान्छे भएर हुर्किएको हुँ तर जब काठमाडौँ यो बसाई भयो नि त्यसपछि त्यहाँको आवासीय जीवनपछि र काठमाडौँ त झन् मलाई अलिक बढ़ी नै भयावह अघि नै कोटा खोज्न जाँदाको कहानी कवितामा जाउँ केवलजी मैले बियो बीचमा एउटा कुरा भन्न छुटाउनुहुन्न केवल बिनाबीले एकदमै कम ठाउँमा अड्किँदा मात्रै कवितालाई हेर्नुभएको छ आफ्ना कविता कण्ठस्थै सुनाइरहनु भएको छ नहेरिकन बरु उहाँले वाचन गरिरहँदा नहेरी वाचन गरिरहँदा म चाहिँ पुस्तक पल्टाउँदै उहाँको डायरी पल्टाउँदै कविताको पङ्क्तिहरू अगाडि अगाडि हेरिरहेको छु धन्यवाद सर कविताको शीर्षक फेरि एक म उभिएको जमीनको ठिक तल प्रतिध्रुवमा फैलिएको छ विशाल सागर त्यही सागरको पीठबाट ठिक माथि युगौंदेखि लम्पसार छ मेरो देश म उभिएको जमिनको ठिक तल प्रतिध्रुवमा फैलिएको छ विशाल सागर त्यही सागरको पीठबाट ठिक माथि युगौंदेखि लम्पसार छ मेरो देश यहाँ पहाड़सँगै उसै गरी अग्लिरहेछन् दुःखका पहाड़हरू यहाँ नदीसँगै उसै गरी बगिरहेछन् दुःखका नदीहरू यहाँ घामसँगै उसै गरी अस्थायी रहेछन् उज्यालोका गीतहरू यहाँ हरेक काम बेसरी हुइकन्छन् देव र उडाउँछन् खर्कै छानाहरू यहाँ बेसरी पवन पवनदेव र उडाउँछन् खर्कै छानाहरू उसै गरी रापिन्छन् सूर्यदेव र जलाउँछन् पसिनाका फूलहरू अनि बेसरी वर्षिन्छन् इन्द्रदेव र बगाउँछन् बस्तीका सपनाहरू पोहोर त बेसरी थरथराइन् धरती माता पनि र चर्काइन् स्वयं महादेवका महलहरू म उभिएको ठिक प्रतिध्रुवमा विराजमान छ एउटा विशाल देश त्यही देशको कुनै चट्टानमा उभिएका छन् जर्ज जेफरसन रुजबेल्ट अनि लिंकन, त्यही चट्टानको प्रतिध्रुवमा सदियौं पछाडि लम्पसार छ मेरो देश र यहाँका हरेक चट्टानमा व्याप्त छन् ब्रह्मा विष्णु अनि माहेश्वर यहाँ देउता पुज्दा पुज्दै देउता बनेका छन् मान्छे यहाँ ढुङ्गा पुज्दा पुज्दै ढुङ्गा बनेका छन् मान्छे म सोधिरहेछु शिवदेव किन रोप्दैनन् जादुई त्रिशूलहरू सहाराका बन्जर भूमिहरूमा र बगाउँदैनन् जीवनका त्रिशूलीहरू म सोधिरहेछु शिवदेव किन रोप्दैनन् जादुई त्रिशुलहरू सहाराका मन्जर भूमिहरूमा र बगाउँदैनन् जीवनका त्रिशुलीहरू किन उदाउँदैनन् कहिले अन्नदेव कर्णालीका भोका भित्ताहरूमा र सुमसुम्याउँदैनन् करङले निलेका छालाहरू म उभिएको जमीनको ठिक मुनि वर्षौंदेखि हुर्किरहेछ आगोको आँधी हो म त्यही आँधीको पर्खाइमा छु केवल बिनावी कवि केवल बिनावी हामीसँग हुनुहुन्छ आज उन्मुक्त पुस्ताका हुनुहुन्छ उहाँ र उन्मुक्त पुस्ताकै साथीहरूको एउटा संग्रह भर्खरै बजारमा आएको छ आफर र संयुक्त संग्रह हो यो यसमा चाहिँ कवि केवल बिनावी केसरी अम्गाई केशव सिलवाल प्रकाश गुरागाई माधव घिमिरे अटल मुक्तान थेवा राजु स्याङतान हरिशरण परियारका कविताहरू संग्रहित छन् यो तपाईँको संग्रह संयुक्त संग्रह भयो उन्मुक्त पुस्तामा बसिसकेपछि वैयक्तिक रूपमा सोच्न पनि पाइन्छ होला नि व्यक्तिगत कुनै संग्रह निकाल्ने सोच छ कि छैन पक्कै पनि छ जस्तै हाम्रा केही स्रष्टाहरूका केशव सिलवाल केशव दाजु दाईका दुईटा संग्रह आइसक वर्जित अवशेष र धारिला मान्छेहरू उहाँका दुईटा कविता कृति छन् त्यस्तै केशरी अम्गाईका कथा संग्रह थुप्रै छन् सातवटा कृति छन् कृति छन् त्यसपछि हामी उन्मुक्त पुस्तामा भएका साथीहरूको यो सामूहिक आन्दोलन हो र यसमा हामी एउटा विचारमा प्रतिबद्ध भएर अगाडि बढेका छौं अहिले आफर आशा हाम्रो यो संयुक्त हो र यो आन्दोलनलाई संस्थागत गर्ने एउटा कड़ीको रूपमा उभिएको छ आफर र त्यस पश्चात हामी दुई तीन महिना पश्चात हामी हाम्रा व्यक्तिका छलफल गर्छौं कि हामीसँग कविता छन् अब कसको निकाल्ने अब यहाँ प्रकाशजीले भन्नुहुन्छ होइन केवलजीको निकाल्नुपर्छ या मोक्तानजीको निकाल्नुपर्छ म भन्छु होइन उसको निकाल्नुपर्छ भनौँ हामी साथीहरूमा निकाल्ने तयारीमा छौँ हामीसँग समय एकदम कम छ केवलजी अब एउटा कविता सुन्न सकिन्छ कुन सुनाउनुहुन्छ फटाफट गर्नुभयो भने दुईटा सकिन्छ कि ल अब बोल्दै नबोल्ने हामी कविता मात्र सुन्छ दुईटा कविता कविताको शीर्षक छ कुमारी आमा र सपनाहरू जातीय पिरामिडको पिँधमा पुर्खौंदेखि पिल्सिएकी छुतहरू कि अछुत अछुतहरू कि अछुत महु डेक्रा बदिनी साहेब घुङरामा अल्झिएको हुनुपर्छ सायद जसकेलोमा भेटिएको हुनुपर्छ सायद फर्काउन आएकी छु तिम्रो मेरो यौवनमा रंगिएको इजार केही फर्काउन सक्छौ र तिमी मेरो वर्षौं लुटिएको स्वाभिमान तिम्रो बस्तीले छोरीहरू अन्माउँदै गर्दा तिम्रो बस्तीले छोरीहरू अन्माउँदै गर्दा मेरो बस्तीले जन्माइरहेको हुन्छ म जस्तै कुमारी आमाहरू कोरली रहेको हुन्छ कुमारी आमाका स्वप्नहरू रहुर्काइरहेको हुन्छ आँचलमा अब शिशुहरू साहेब के फुलाउन सक्छौ र तिमी ती शिशुका सपनाका सुन्गावाहरू अझै पनि सुरक्षित होलान् अझै पनि सुरक्षित होलान् मेरा लाम्टाहरूमा सलबलाएका तिम्रा हस्तरेखाहरू र रुदै होलान् डिम्बका डेलमा उभिएर पिल्स पिएर माथिएका वैशालु तिम्रा शुक्रकीटहरू साहेब मादलुको घिन्ताङसँगै सुस्ताएका मेरा पैतालाहरू यौवनको घाम सँगसँगै अस्ताएका मेरा सपनाहरू अझै दूर क्षितेजमा पर्सिरहेछन् नयाँ बिहानी साहेब केही रंगाउन सक्छौ र तिमी मेरो नभरिँदै पुछिएको सिउँदो साहेब के फर्काउन सक्छौ र तिमी मेरो वर्षौं लुटिएको स्वाभिमान अब मैले फेरि अर्को कवितामा लगे केवल बिनाबीको अन्तिम कविता सुन्छौ त्यसपछि हामी विदा माग्छौ <clears throat> मेरो अन्तिम कविता भो काजी म अछुतै सही पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यही कतै फुलका तरेलीहरूमा सायद डुल्दै होला पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यही कतै फूलका तरेलीहरूमा सायद डुल्दै होला आकाशसँगै फैलिएर मैले फेरेको सास तिम्रा वायु कोशिकाहरूमा निसन्देह भुल्दै होला पवनसँग लुटपुटिँदै पवनसँग लुटपुटिँदै मेरा सन्तानले फेरेको सास तिम्रा रक्त कोशिकाहरूमा निसन्देह घुल्दै होला तथापि मैले छोएको तिमीलाई चल्दैन भने भोका जी म अछुतै सही बस मैले फेरेको सास तिमीले नफेरे पुग्छ मैले ओढेको आकाश तिमीले नओढे पुग्छ तिम्रा रंगमहलका अनेक रंगहरूमा तिम्रा रंगमहलका अनेक रंगहरूमा तिम्रा सप्तरंगी हरेक सपनाहरूमा मेरो रगतका आँसु मुछिएकै त छन् नि मेरो मानव रूपी अस्तित्व पुछिएकै त छ नि तथापि मैले छोएको तिमीलाई चल्दैन भने मानवताको दियो बल्दैन भने न हिडुलामा तिम्रो आँगनको बाटो न हिँडुला म तिम्रो आँगनको बाटो छुला म तिम्रो आलीको माटो न पिउला म तिम्रो पँधेरीको पानी न जिउला म तिम्रो भगवानलाई माने भो काजी म छुतै सही बस मैले कुदेको मूर्तिमा भगवान नदेखे पुग्छ मेरो पसिनाले भिजेको धरतीमा पाइला नटेके पुग्छ भोकाजी म छुतै सही बडा मिठो कविता मलाई अझै कविता सुन्न र सुनाउन मन छ तर अब हामीसँग समय सकियो केवलजी त्यसैले यो कार्यक्रम सुनिसक्नुभएका साथीहरूले तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ <clears throat> अब यो कार्यक्रमको अन्तिममा यो अवसर जुटाइदिनु भएकोमा उज्यालो उज्यालो रेडियो नेटवर्क तपाईँ कार्यक्रम प्रस्तुतता अच्युत सर मैले उन्मुक्त पुस्ताको तर्फबाट र म केवल बिनावीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु र मलाई प्रतिक्रियाका लागि मलाई सम्पर्क गर्न चाहनुहुने साथीहरूले मेरो जिमेल छ के केवल Binabi K E W L B I N A B I at the rate Gmail dot कममा मलाई मेलबाट प्रतिक्रिया दिन सक्नुहुनेछ र फेसबुकमा केवल बिनाबी मसँग जोडिएर अथवा मलाई सिधै मेसेज पनि पठाएर मलाई आफ्नो मेरा कमी कमजोरीहरूलाई उनलाई दिनुहुन म अनुरोध गर्दछु धन्यवाद हार्दिक धन्यवाद तपाईँलाई हवस् त नजिकेदो दशैं तपाईँको लागि शुभ बितोस् हार्दिक दशैंको मंगलमय शुभकामनाका साथ आजको यो एकल कविता वाचनबाट प्राविधिक साथी दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन